भिजेको हो नजरले पारिसक्यो जुनलाई आँसुका धारा सुकिसके तिम्रा निम्ति बग्नलाई पाइलाहरू थाके अब हिँड्नलाई तिम्रो दाजोमा धेरै माथि पुगिसकेछौ छाडेर मलाई यादको बिछौनामा बिजको नजरले पारिसक्यो जुत्नलाई मेरा ती आँखाले चिनिसके तिम्रा ती विषालु नजरहरू लक्ष्य अब फेरिँदैन तिम्रा ती एकै मुस्काइमा पाइलाहरू थाके अब हेर्नलाही तिम्रो दाजोमा धेरै माथि पुगिसकेछौ छाडेर मलाई यादको बिछौनामा भिजेको नजरले पारिसक्यो जुनलाई